शब्ददेखि शब्दसम्म लिएर शब्दकै सहारा चढ्नु छ शब्दकै शिखर पुग्नु छ शब्दको आनन्द लोकमा सिगार्नु छ शब्दै शब्दले शब्दको वसन्त र जिउनु छ शब्दको स्वर्ग आउनु शब्दै शब्दको सागरभित्र हामी पनि डुबुल्की मारौँ शब्दै शब्द सुनौँ शब्दै शब्दले भरिएका शब्दको वसन्तलाई हामी पनि रसवादन गरौँ साप्ताहिक रूपमा वसन्त कविता ग्रुपले आयोजना गर्दै आएको यो कार्यक्रमको यो श्रृङ्खलामा म अन्जान काइराको हार्दिक हार्दिक न्यानो अभिवादन छ यति बेला म कोरियाको एक कुनामा बसिरहेको छु र अर्को कुनामा प्राविधिक रूपले सहयोग गर्दै हुनुहुन्छ प्रिय मित्र फणेन्द्र भण्डारी अर्पणज्यू हामी एउटै भुलको दुई किनारमा छौँ तर एउटै कार्यक्रम मार्फत सबै जोडिरहेका छौँ र जोड्दैछौँ आज यहाँहरू सबैलाई पनि कार्यक्रम चलाउने त्यति राम्रो अनुभव त छैन र चलाएको पनि छैन आज कार्यक्रम चलाउनु पर्ने जिम्मा आएको हुँदा जसोतसो कार्यक्रम चलाउने मेलोमा छु र यही कार्यक्रमका निम्ति जति बोल्नेछु यही कार्यक्रमका निम्ति बोल्नेछु जे बोल्नेछु यिनै शब्दहरू तपाईँहरूकै शब्दहरू र जति मेरै शब्दहरूबाट एउटा शब्द कुण्ड लगाउनेछु बोल्नु पर्ने ठाउँमा कम बोल्छु होला नबोल्नु पर्ने ठाउँमा धेरै बोल्छु होला बोल्नु पर्ने पनि बोल्छु होला नबोल्नु पर्ने पनि बोल्छु होला जति बोल्छु यसैका लागि बोल्छु र यहाँहरूले सुन्नु नै हुनेछ भन्ने लागेको छ हाम्रो यही वसन्त कविता ग्रुपले एउटा कार्यक्रमको आयोजना पनि छिट्टै एउटा गर्दैछ विस्तृत रूपमा हामी पछाडि अझै भन्दै जानेछौँ र यही कार्यक्रमको अन्त्यमा पनि वसन्त ग्रुपले आयोजना गर्न लागेको कार्यक्रमको परिचय यहाँलाई छाड्ने नै छु अहिले यति बेलालाई धेरै गन्थन गर्नुभन्दा पनि म कार्यक्रमको श्री गणेशायन गर्न चाहन्छु आजको कार्यक्रम म अज्ञात पालपालीज्यूलाई आफ्नै गजल आफ्नै आवाजमा पेस गर्नुहुन आग्रह गर्दै उहाँको गजल यहाँ पेस गर्ने अनुमति माग्दछु अज्ञात पालपाली आजको पहिलो क्रममा गाह्रो गाह्रो धेरै गाह्रो जङ्गारमा छ जिन्दगी यो गाह्रो गाह्रो धेरै गाह्रो जङ्घारमा छ जिन्दगी हो केही सोच्नै सकिया छैन दोधारमा छ जिन्दगी हो केही सोच्नै सकिया छैन दोधारमा छ जिन्दगी हो एक पछि अर्को गर्दै मिल्छ फेरि चोटै चोट एक पछि अर्को गर्दै मिल्छ फेरि चोटै चोट पल्ल पल्ल समयको प्रहारमा छ जिन्दगी हो पल्ल पल्ल समयको प्रहारमा छ जिन्दगी हो केही सोच्नै सकिया छैन दोधारमा छ जिन्दगी हो खुसी मिल्छ अलिकति तर पीडा कति कति खुसी मिल्छ अलिकति तर पीडा कति कति धेरै धेरै पीडादायी संसारमा छ जिन्दगी हो धेरै धेरै पीडादायी संसारमा छ जिन्दगी हो पल्ल पल्ल समयको प्रहारमा छ जिन्दगी हो सस्तो मस्तो मिलाएर मलाई नै बेच्न खोज्छन् सस्तो मस्तो मिलाएर मलाई नै बेच्न खोज्छन् कहिले त लाग्छ कस्तो बजारमा छ जिन्दगी हो कहिले त लाग्छ कस्तो बजारमा छ जिन्दगी हो धेरै धेरै पीडादायी संसारमा छ जिन्दगी हो अन्तिम शेर रोकिराख्न मन लाग्छ वैशालु यो जवानीलाई रोकिराख्न मन लाग्छ वैशालु यो जवानीलाई रोक्न खोज्छु रोकिँदैन हतारमा छ जिन्दगी हो रोक्न खोज्छु रोकिँदैन हतारमा छ जिन्दगी यो कहिले त लाग्छ कस्तो बजारमा छ जिन्दगी यो मतलालाई एकचोटि फेरि गाह्रो गाह्रो धेरै गाह्रो जङ्घारमा छ जिन्दगी यो केही सोच्नै सकिया छैन दोधारमा छ जिन्दगी यो समाप्त हामीले अज्ञात बालबालीजीलाई सुनिसकेका छौँ गाह्रो गाह्रो धेरै गाह्रो जङ्घारमा छ जिन्दगी हो गाह्रो गाह्रो धेरै गाह्रो जङ्गारमा छ जिन्दगी हो केही सोच्न सकिया छैन दुधारमा छ जिन्दगी हो गाह्रो गाह्रो धेरै गाह्रो जङ्गारमा छ जिन्दगी हो साँच्चै अनौठा प्रिय र सुरीला गजल लेख्नुहुन्छ माया प्रेमले भरिएका गजलहरू लेख्नुहुन्छ अज्ञात पालपालीज्यू उहाँको एउटा सुख दुःखको गजल सङ्ग्रह पनि छ हाम्रो हातमा कोरियाकै यस्तो व्यस्तताको बावजुद पनि आफ्नो समय साहित्यमा खर्चिराख्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिँदै म आजको दोस्रो रचना यहाँ पेस गर्न चाहन्छु दोस्रो रचना लिएर आउँदै हुनुहुन्छ आफ्नै आवाजमा गङ्गा पौडेल उहाँको रचना सुन्नेछौँ अबको क्रममा नमस्ते म गङ्गा पौडेल म एउटा गजल वाचन गर्न गइरहेको छु मेरा गजलका शेरहरू यसरी अघि बढ्छन् हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ खोजेँ एकैछिन त आफ्नै ज्यान भेटिनँ हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ सडकमा कति छन् कति भोका नाङ्गाहरू सडकमा कति छन् कति भोका नाङ्गाहरू तिनकै आङ छोप्ने टालो र खानपान भेटिन खोजे एकैछिन त आफ्नै जिउज्यान भेटिन जो मरि मेट्दैछ दिनरात त्यही सन्तानका लागि जो मरि मेट्दैछ दिनरात त्यही सन्तानका लागि त्यही घरकी बुढी आमाको कुनै सम्मान भेटिन खोजे एकैछिन त आफ्नै जिउज्यान भेटिन विनाशकारी भूकम्पले हजारौँको ज्यान जाँदा विनाशकारी भूकम्पले हजारौँको ज्यान जाँदा दाह संस्कार गर्नलाई हो चिता र चिहान भेटिन खोजे एकैछिन त आफ्नै ज्यान भेटिन हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिन हस्त धन्यवाद साँच्चै मिठो गजल सुनाउनु भयो गङ्गा पौडेलज्यूले हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ खोजेँ एकैछिन त जिउ ज्यान भेटिनँ हो मैले मन्दिर भेटेँ तर भगवान् भेटिनँ धन्यवाद छ उहाँलाई गङ्गा पौडेललाई एउटा मिठो गजलको लागि पुनः फेरि कार्यक्रममा यस्तै उहाँको सधैँ सधैँ निरन्तरता हुँदै जाओस् भन्ने चाह कामना गर्दै राम्रो राम्रो लेखनको लागि शुभकामना व्यक्त गर्दै उहाँलाई यहीँ छोड्दै हामी फेरि अब अर्को क्रममा जान्छौँ अब क्रममा सायद कृष्ण राईलाई आफ्नै आवाजमा आफ्नो रचना वाचन गरिदिनु हुनको लागि अनुरोध गर्दछु आउँदै हुनुहुन्छ सायद कृष्ण राई आफ्नै आवाजमा नमस्कार म सायद कृष्ण राई पिरतीको हिसाबमा बेहिसाब हुँदो रहेछ पिरतीको हिसाबमा बेहिसाब हुँदो रहेछ जोडे पनि छोडे पनि मनखुसीमा छुँदो रहेछ लिए माया पैँचो हुन्न लिए माया पैँचो हुन्न दिए फिर्ता हुन्न लिए माया पैँचो हुन्न दिए फिर्ता हुन्न बन्द किमै पर्छ बरु तर बिर्ता हुन्न एकसँग एक जोडे एकै हुँदो रहेछ जोडे पनि छोडे पनि मनको सीमा छुँदो रहेछ विरतीको हिसाबमा हाँसोली आँसु दिने हाँसोली आँसु दिने हुन्न रहेछ बराबर पीडा पनि प्यारो लाग्ने हुन्न रहेछ जित हार हार र जितको धमिलोलाई मायाले नै धुँदो रहेछ जोडे पनि छोडे पनि मनखुसीमा छुँदो रहेछ पिरतीको हिसाबमा पिरतीको हिसाबमा बेहिसाब हुँदो रहेछ जोडे पनि छोडे पनि मनखुसीमा छुँदो रहेछ पिरतीको हिसाबमा धन्यवाद निकै सुन्दर गीत प्रस्तुत गर्नुभएको छ सायद कृष्ण राईले निकै बोल्ड आवाज छ उहाँको पिरतीको हिसाबमा बेहिसाब हुँदो रहेछ पिरतीको हिसाबमा बेहिसाब हुँदो रहेछ जोडे पनि जोडे पनि छोटे पनि मनको सीमा हुँदो रहेछ लिए माया पैँचो हुन्न दिए फिर्ता हुन्न बन्दकीमै बन्दकीमै बरु बुझ तर फिर्ता हुन्न विरतीको हिसाबमा साँच्चै मिठो गीत प्रस्तुत गर्नुभयो उहाँको यो निकै बोल्ड आवाज पनि छ उहाँलाई धेरै धेरै धन्यवाद गीतको लागि यहाँलाई रचना राम्रो राम्रो पाइराख्नु भएको छ मेरो अनुरोध के पनि छ भने यहाँहरू समक्ष आफ्नो रचना वाचन गरेर पठाउनु हुँदाखेरि रचना मात्रै पठाइदिनु हुन अनुरोध गर्दछु आफ्नो नाम र रचना सिधै वाचन गर्नुहोला अगाडि पछाडि कुनै पनि भूमिका नबाँधिकन कुनै पनि प्रशंसा नगरिकन प्रशंसा गर्नु परेदेखि वसन्त ग्रुपमा आएर व्यक्तिगत रूपले गर्नुहोला जति बोल्नु मन लाग्छ त्यता बोल्नुहोला यसमा चाहिँ सडक आफ्नो रचना मात्रै नामसहितको रचना वाचन गरिदिनु भएदेखि हामी आभारी हुने थियौँ र रचना पठाउँदाखेरि सधैँ बुधबार नौ बजेभित्रमा फणेन्द्र भण्डारी अर्पणको वाट्सएपमा नम्बर सेभ गर्नुभएको होला सबैजनाले भन्ने लागेको छ नभएदेखि नम्बर सेभ गर्नु होला हामी कार्यक्रमको अन्त्यमा पनि नम्बर यहाँलाई छोड्नेछौँ र त्यो नम्बरमा चाहिँ सेभ गरेर वाट्सएपमा रचना पठाइदिनु होला या उहाँकै इनबक्समा हालिदिनु भए पनि हुनेछ कृपया बुधबार नौ बजेभन्दा अगाडि नै रचना आइदिएदेखि हामी सबैलाई कार्यक्रम सञ्चालकलाई पनि र प्राविधिकलाई पनि धेरै सहुलियत पर्नेछ यो कोरियाको व्यस्तताका बावजुद पनि कार्यक्रम चलाउनु एउटा चुनौतीपूर्ण कार्यक्रम हो यसलाई मध्यनजर हामी तपाईँ हामी सबैले गर्नै पर्छ आउनुहोस् म अब धेरै बोल्दिनँ अबको क्रममा सुलभ बन्धु पोखरेललाई जोड्न चाहन्छु आउँदै हुनुहुन्छ आफ्नो आवाजमा सुलभ पोखरेल बस्ती खोज्दैछौ तिमी बस्ती खोज्दैछौ तिमी सहर मैले दिन्छु बस्ती खोज्दैछौ तिमी सहर मैले दिन्छु संसार भुल्ने खुसीका लहरमैले दिन्छु संसार भुल्ने खुसीका लहरमैले दिन्छु छिरेर हेर दिलमा भेट्दिनौ स्वर्ग अन्त छिरेर हेर दिलमा भेट्दिनौ स्वर्ग अन्त मुस्काउन ओठ तिम्रा रहर मैले दिन्छु संसार भुल्ने खुसीका लहर मैले दिन्छु सँगै जिउने र मर्ने तिम्रो चाहना भए सँगै जिउने र मर्ने तिम्रो चाहना भए नदिन्छु धोका कहिले नजहर मैले दिन्छु संसार भुल्ने खुसीका लहर मैले दिन्छु गर्छौ भने समर्पण मेरा लागि त्यो जीवन गर्छौ भने समर्पण मेरा लागि त्यो जीवन सारा विश्वास बग्ने नहर मैले दिन्छु संसार भुल्ने खुसीका लहर मैले दिन्छु बस्ती खोज्दैछौ तिमी सहर मैले दिन्छु धन्यवाद निकै मिठो गजल सुनाउनु भयो सुलभजीले बस्ती खोज्छौ तिमी सहर मैले दिन्छु बस्ती खोज्छौ तिमी सहर मैले दिन्छु संसार भुल्ने खुसीका लहर मैले दिन्छु श्री हेर दिलमा भेट्दिनौ स्वर्ग अन्त मुस्कान मुस्काउन ओठ तिम्रो रहर मैले दिन्छु बस्ती खोज्छौ तिमी सहर मैले दिन्छु साँच्चै मिठो शृङ्गारिक भावको गजल सुनाउनुभयो सुलभजीले उहाँलाई आफ्नो रचनाको लागि धेरै धेरै धन्यवाद उहाँ नयाँ पनि हुनुहुन्छ यो ग्रुपभित्र र उहाँको सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु अब यसै क्रममा फेरि जोड्दैछौँ हामी खगेन्द्र पराजुरीज्यूलाई उहाँको एउटा कविता छ कविता सायद उहाँले अपुरै छ भनिराख्नु भएको छ यस्तै लागिरहेछ र उहाँको यही अपुरो कविता हामी सुन्छौँ अबको क्रममा नमस्ते अपुरो कविता छ आधी जति शीर्षक पनि अब राख्न बाँकी छ अब सहभागिताको लागि मात्रै हो कविता सुरु हुन्छ लामो सपनाबाट भर्खरै बिउजे जस्तो कन्ठै छन् मेरा हिजोहरू मेरा विपनाहरू पुरानो प्यान्ट काटेर बनाएको हाफ प्यान्ट आमाको पटुकी च्यातेर गाँठो पारी बनाएका फित्ता छिनेका भुक्के चप्पल बाउलाभरि नाक पुछेको कालो टाटो पोहोर दसैँको दौरा र गोजी नै गोजी भएको अस्कोट अनि गोजीभरि मकै भटमास आहा मेरा विपनाका सपनाहरू भकारी रितिँदै जाँदा पाखाभरि घगरु रातै हुन्थे पेट कहिल्यै खाली भएन भकारी रित्तिँदै जाँदा पाखाहरू पाखाभरि घगरु रातै हुन्थे पेट कहिले खाली भएन मुखियाको मेलाबाट फर्कने बाटो हेरेर मुख मिठ्याउँदै रमिते ढुङ्गामाथि टुक्रुक्क बसेको आमाको म पोल्टाको आकार हेरेर दङ्ग पर्थेँ पेट दुख्दा घोल घोर ताप्रेको मुन्टा चपाउन सिकाउने पोल्टाको थैलीबाट झिकेर सालधुप सुँगाइदिने जिउ दुख्दा ठुलो ओखती पाखनबेत र जुवानो हालेर मालपुवा बनाए बनाई खुवाउने मेरी डाक्टर आमा थाप्लोमा छापिएको नाम्लोको डाम ढाडमा फलेको आलु पैतालाभरि उम्रिएका घघरु काँडा सिमल भुवा फुलेको कपाल रस सुकेको कागती गाला धाँजा फाटेका पैताला क्रमशः पछि आउनेछ धन्यवाद लामो सपनाबाट भर्खरै बिउजे झैँ लामो सपनाबाट भर्खरै बिउजे जस्तो कण्ठै छन् मेरा हिजोहरू मेरा विपनाहरू यसरी नै सुरु गर्नुभयो उहाँले आफ्नो कविता अपुरो कविता सायद चाँडै पुरा होस् यही कामना गर्दछु एउटा गाउँले बिम्ब टिपेर आमाका सानाका दुःखहरू सिर्जनु भयो यहाँ हामी समक्ष सुनाउनु भयो उहाँको यस कवितामा अलिकति गाउँमा पुग्यो बालापनमा पुग्यो उहाँलाई धेरै धेरै धन्यवाद अबको क्रममा हामी उहाँलाई यहीँ छोड्दै अगाडि बढ्छौँ आउँदै हुनुहुन्छ हामीसँग जोडिन निश्चल नवीन आफ्नो रचना दिएर अब सुन्छौँ निश्चल नवीनलाई यहाँ किचलो र समस्याको अभाविक निकास हुन्छ होला किचलो र समस्याको अब निकास हुन्छ होला संविधान भन्यो अरे पक्कै विकास हुन्छ होला किचलो र समस्याको अब निकास हुन्छ होला भोकै थिए नाङ्गै थिए भोकै थिए नाङ्गै थिए अधिकांश जनताहरू भोकै थिए नाङ्गै थिए अधिकांश जनताहरू सबैलाई अब घाँस बाँस अनि कपास हुन्छ होला संविधान बन्यो अरे पक्क पक्कै विकास हुन्छ होला विकास विकास भन्दा भन्दै व्यर्थै बिते कैयौँ वर्ष विकास विकास भन्दा भन्दै व्यर्थै बिते कैयौँ वर्ष मनमा आशा पलाएको छ केही खास हुन्छ होला सबैलाई घाँस बाँस अनि कपास हुन्छ होला दुखीमाथि अन्याय र अत्याचार गर्थ्यो सधैँ दुःखीमाथि अन्याय र अत्याचार गर्थ्यो सधैँ यस्तो लाग्छ नियम र कानुनको उपनिदास हुन्छ होला वनमा आशा पलाएको छ केही खास हुन्छ होला अन्तिम शेर बेरोजगारी र अभावले विदेशी नपर्थ्यो सधैँ बेरोजगारी र अभावले विदेशी न पर्थ्यो सबैलाई त्यसमै रोजगार मिल्छ होला घरमै बास हुन्छ होला त्यसमै रोजगार मिल्छ होला घरमै बास हुन्छ होला संविधान ब बन्यो अरे पक्कै विकास हुन्छ होला चलो र समस्याको अब निकास हुन्छ होला धन्यवाद जाली झेली खराबीको उठी बास हुनुपर्छ जाली झेली खराबीको उठी बास हुनुपर्छ संविधान बनेको छ पक्कै विकास हुनुपर्छ यस्तै यस्तै भावमा उहाँले मिठो गजल सुनाउनु भयो हामीलाई गजल लेख्दै हुनुहुन्छ भन्न त यहाँ भन्नुहुन्छ यही ग्रुपभित्र छिरेपछि अलिकति ऊर्जा मिलेको छ हामीलाई हामी पनि मिलेको छ मलाई र यहीबाट केही सिकेर अगाडि बढ्नु छ भन्नुहुन्छ उहाँले अवश्य सिक्दै जानुहुनेछ र केही मिहिनेत गर्दै जानुहुनेछ गर्दै आउने पनि भएको छ अझै गजलमा केही सुधार्नुपर्ने छ यही गजलभित्र पनि जस्तो मैले ठानेको छु उहाँले सुधार्दै ल्याउनुहोस् उहाँलाई शुभकामना आउँदा दिनमा उहाँका सिर्जनाहरू अझै पूर्णका हुँदै जाउन् उहाँलाई बधाई दिँदै अलिकति कार्यक्रमको विषयमा केही भन्न चाहौँ हामी अब अर्को हप्ता करिब करिब तिहारको नजिक आइसकेका हुनेछौँ तिहार नजिक आइसकेको हुनाले गर्दाखेरि अर्को हप्ताको कार्यक्रमको लागि यहाँहरू सबैजनाले तिहार विशेष र विशेष गरी लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती नि पर्न आउँछ सायद एक सय छैटौँ जन्म जयन्ती हुनसक्छ लक्ष्मीप्रसाद देवकोटाको र यसै सन्दर्भमा हामी तिहार विशेष र लक्ष्मी जयन्ती विशेष रचनाहरू कलेक्सन गर्दै अर्को हप्ता लक्ष्मी जयन्ती तथा तिहार दिपावली पूर्ण ढङ्गको कार्यक्रम चलाउन जमर्को गर्दैछौँ यहाँहरूलाई अग्रिम सूचना दिइरहेको छु कि अब आउने हप्ता सबैले लक्ष्मी जयन्ती र तिहार विशेष कार्यक्रम गर्नको लागि आफूसँग भएका कुनै त्यस्ता रचना छन् भने हामीसम्म पठाइदिनु हुन अनुरोध गर्दछौँ फणेन्द्रजीले यहाँ भन्दै हुनुहुन्छ हामी यो कार्यक्रम बाहिर पनि सेयर गर्दैछौँ बाहिर अन्त पनि पुर्याउँदैछौँ र सायद अहिले मलाई बाहिर पनि सुन्दै हुनुहुन्छ भने यहाँहरूसँग पनि अनुरोध छ यहाँहरूसँग पनि कोही साहित्यप्रति इन्ट्रेस्ट हुनुहुन्छ रुचि राख्नुहुन्छ भने यहाँहरूसँग भएका रचनाहरू पनि हाम्रो यस वसन्त ग्रुपभित्र रहनुभएका जो कोहीलाई पठाउन सक्नुहुन्छ हामी यहाँका सृजनाहरू वाचन गर्नेछौँ यही वसन्त कविता मार्फत र यहाँहरूसम्म पुर्याउने प्रयास गर्नेछौँ सबैलाई फेरि एकपल्ट अनुरोध गर्दछु र कोरियामा भए जति इच्छुक हुन हुनुहुन्छ भने यस ग्रुपभित्र सहजै प्रवेश गर्न सक्नुहुनेछ कुनै निस्वार्थ भावमा र कुनै स्वार्थ रहित ढङ्गले हामीसँगै साहित्यमा हातेमालो गर्दै अगाडि बढ्न र हामी पनि त्यही चाहन्छौँ कोही सानो या कोही ठुलो हुँदैन साहित्यमा यति भन्दै सबैलाई आमन्त्रित गर्दै अबको क्रममा म अर्को रचना यहाँ पेस गर्न चाहन्छु अर्को रचनाका साथमा आउँदै हुनुहुन्छ कस्तुप कैरे आफ्नो दमदार गजल लिएर उहाँ पेस हुनुहुँदैछ म यहाँलाई यो कार्यक्रममा जोड्न चाहन्छु अब कस्तुभ गैरीकै आवाजमा कस्तुभ गैरीको सुन्दर सिर्जना यहाँहरू समक्ष असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले देखायो आफ्नै अहम संसार बिर्सेर मित्रले स्वाभिमान बेचेर आफैले गरिबको उपमा दिँदैछ स्वाभिमान बेचेर आफैले गरिबको उपमा दिँदैछ हात जोड्दै मसँग गरेको चितकार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले देखायो आफ्नै अहम संसार बिर्सेर मित्रले सारा त्यागेर दुःखमा साथ दिन्छ साथी भन्थे सारा त्यागेर दुःखमा साथ दिन्छ साथी भन्थे के सम्झोस् मित्रता जुठको व्यापार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले देखायो आफ्नै अहम संसार बिर्सेर मित्रले कहिल्यै नसोच्नु आशले दुःखका साथी छन् मेरा कहिल्यै नसोच्नु आशले दुःखका साथी छन् मेरा आउन्नन् कदापि स्वार्थको बजार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले गल्ती मेरो नि हुँदो हो गुनासो गर्दिनँ रत्ती अन्तिम शेर गल्ती मेरो नि हुँदो हो गुनासो गर्दिनँ र ती बेचेको देख्याछु मुटु परिवार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले देखायो आफ्नै अहम संसार बिर्सेर मित्रले धन्यवाद असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले देखायो आफ्नै अहम संसार बिर्सेर मित्रले स्वाभिमान बिर्सेर आफैले स्वाभिमान बिर्सेर अहमले गरिबको उपमा दिँदैछ हात जोड्दैछ मसँग गरेको चितकार बिर्सेर मित्रले असाध्यै दुखायो मुटु प्यार बिर्सेर मित्रले सुन्दर सृजनाको लागि कस्तो गैरजीलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौँ उहाँको यो दमदार आवाज सुरिलो आवाज पनि छ सायद गीत गाउनुहुन्छ त्यसैले पनि स्वर सुरिलो भएको हुनुपर्छ राम्रो लेख्नुहुन्छ धेरै राम्रा राम्रा चिजहरूको धेरै अनौठ प्रयोग पनि उहाँको गजलहरूमा गहिरो भावहरू पाउन सक्छौँ हामी उहाँलाई धेरै धेरै धन्यवाद र अझ अरू कामना पनि गर्न चाहन्छौँ यस्तै यस्तै अब आउँदै हुनुहुन्छ धेरै लामो समय आफ्नै शारीरिक अस्वस्थबाट गुज्रि अस्वस्थमा गुज्रिरहनु भएको थियो र धेरै लामो समय पछाडि हामीसँग जोडिँदै हुनुहुन्छ र उहाँको स्वास्थ्य अनुकूल हुँदैछ सायद र हुँदै पनि जाओस् यो विदेशको ठाउँमा बिसन्चो भएर बस्नुको पीडा सबैलाई नै छ र त्योभन्दा बढी पीडा यसपाल हाम्रो यसै ग्रुपभित्र रहनुभएका एकजना श्रष्टा कल्पना राईले भइराख्नु भएको छ उहाँको सुस्वास्थ्यको अझै पनि कामना गर्दछौँ हामी र चाँडै वैदिकै स्थितिमा फर्किनुहोस् भन्ने फर्किनु हुनेछ भन्ने आशाको सहित धेरै धेरै स्वास्थ्य लाभको कामना धेरै लामो समय अन्तरालमा हामीसँग जोडिँदै हुनुहुन्छ आज कल्पना राई आफ्नो एउटा सिर्जना लिएर उहाँको सिर्जना उहाँकै मुखारविन्दबाट हामी सुन्दैछौँ उहाँकै आवाजमा म पेस गर्न चाहन्छु अब क्रममा कल्पना राईलाई मेरो कविता यसरी सुरु हुन्छ कविताको शीर्षक छ मृत्युदण्ड स्वीकार स्वीकार्छ व्यस्त समय अस्तव्यस्त समय परिवर्तित सोचका लहरहरू भावनाका चट्टानमा घरि घरि ठोकिँदा ध्वनि प्रतिध्वनि गुन्जन्छ मन मुटु र मस्तिष्कका भित्ताहरूमा ठुल्ठुला आवाज दिएर शान्ति शान्ति शान्ति हो शान्ति एक्कासी ज्यान मार्न पुग्छु अशान्तिको कुविचारको असत्यको निर्मम हत्या गर्छु धारिलो खुकुरी पटक पटक प्रहार गर्दै शैतान रूपी रिस नमरुन्जेल त्यसमाथि म प्रहार गरिरहन्छु रक्ताम्य हुन्छु रातारात रात मेरा आँखाहरू झिम्कन्न श्वास प्रश्वास तेजसँग बढ्छ दन्त र दाराहरू धरातलको पत्रहरू झैँ खपिएका छन् म ज्यानमारा घोषित हुन्छु हो म ज्यानमारा घोषित हुन्छु कानुनले कब्जा गर्छ म अबोध झैँ हत्या कबुल गर्छु निश्चिन्त साथ कैदी बन्छु फेरिन्छन् मेरा वस्त्रहरू फेरिन्छन् खानाहरू अध्यारो कोठाभित्र चिस छिडीमा फलामका मोटा मोटा छडको घेराभित्र म कैदी हुन्छु म कैदी हुन्छु कुनै सिपाहीले सोध्छ केही चाहिए भन् म हत्तन्न पत्त बोल्छु एउटा कपी एउटा कलम जो कहिल्यै नसक्तियोस् जो कहिल्यै नरित्योस् हो एउटा कपी एउटा कलम जो कहिले नसकियोस् जो कहिले नरितियोस् जहाँ लेख्न सकु सुविचार जहाँ पोख्न सकू मानवता अनि समानताको रेखा तान्दै कोर्न सकु शब्दका पुष्पगुच्छाहरू म कैदीको सोचहरू बन्द जेलबाट अध्यारो छिचोल्दै संसार सामु पुर्याउन सकौँ मेरो युद्धको सन्देश शान्तिको उपदेश सिर्जना गर्दै समानताको परिवेश हो मलाई त्यस्तै एउटा कपी एउटा कलम घृणा गर्लान् दुनियाँले म कैदीको विचारलाई घृणा गर्लान् दुनियाँले म कैदीको विचारलाई हत्यारा कबुल छ कैदी कबुल छ सिरोपर गर्दछु क्रतुत तर संसारले बुझुन् तर संसारले बुझुन् दुनियाँले बुझुन् हरेक प्राणीले बुझुन् हो व्यक्ति व्यक्तिले बुझुन् म हो म अशान्तिको हत्यारा हुँ कुविचारको हत्यारा हुँ असत्यको हत्यारा हुँ अनि म भित्र असत्यता सत्यताको लेप लाग्नु गल्ती हो भने भुल हो भने मृत्युदण्ड स्वीकार छ हो मलाई मृत्युदण्ड स्वीकार छ हस्त धन्यवाद मृत्युदण्ड स्वीकार्छु शीर्षकमा निकै गहन भावको एउटा कविता सुनाएर जानुभयो कविता सुनाइसक्नु भएको छ कल्पनाज्यूले अस्त व्यस्त समय परिवर्तित सोचका लहरहरू भावनाका चट्टानमा घरिघरि ठोक्किँदा ध्वनि प्रतिध्वनि गुन्जिन्छ मन मुटु र मस्तिष्कका भित्ताहरूमा ठुल्ठुला आवाज दिएर शान्ति शान्ति शान्ति हो शान्ति एक्कासी ज्यान मार्न पुग्छु अशान्तिको अशान्तिको कुविचारको विचारको र असत्यको निकै सुन्दर सिर्जनाको लागि उहाँलाई धेरै धेरै धन्यवाद यसरी नै सधैँ सधैँ साप्ताहिक रूपमा हामीसँग जोडिँदै आउनुहोस् उहाँका सुख दुःखहरू यहाँभित्रै हामीभित्रै सेयर गर्दै जानुहोस् हामी पनि खुसी हुनेछौँ उहाँ पनि खुसी रहनुहुनेछ हामी एका एक आपसमा हातेमालो गर्दै अगाडि बढौँ यही कामना पनि हो हामी यहाँ कोरियामा बसेका छौँ यति बेला विदेशमा छौँ परदेशमा छौँ प्रदेशमा यही चाहना हुन्छ सबैजनासँगै अगाडि बढ्दै जाउँ हातेमालो गर्दै जाउँ एक आपसमा दुःख सुख बाँड्दै जाउँ के कस्तो छ ग्रुपमा बसेर कुराहरू कुराकानी गर्दै जाउँ हप्ताभरि कुराकानी गरौँ साप्ताहिक रूपमा यसरी कार्यक्रम चलाउँदै जाउँ के कहाँ कसो हुन्छ एकैपल्ट सबैसँग कन्ट्याक्ट गर्न सकिँदैन सम्पर्कमा रहन सकिँदैन त्यसरी पनि ग्रुपभित्र भयो भने कसको के के हुँदैछ यसो हल्का अलिअलि देख्न पाइन्छ छोटो समयमा सबै कुराहरू सबैको सहभागिताहरू हेर्न सकिन्छ रुचाउन सकिन्छ त्यसै भएर पनि अबको क्रमबाट सधैँ जोडिनु हुनेछ भन्ने आशा गर्दछौँ अलिक धेरै बोले क्यार धेरै बोले भने अब फेरि अर्को रचनातिर जान्छु म यति बेला म यो क्रममा जोड्न चाहन्छु नवीन नेपाल सरलाई आफ्नो गजल तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु कोही माया मारेको मात्र कारण खोज्छन् कोही माया मारेको मात्र कारण खोज्छन् म पुरै जिन्दगीको जवाफ बोकेर हिँडेको छु म पुरै जिन्दगीको जवाफ बोकेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु फर्किनेहरू खुसी खुसी फर्किएको देखेर फर्किनेहरू खुसी खुसी फर्किएको देखेर हराएका कहाँ हराए बिर्सेर हिँडेको छु हराएका कहाँ हराए बिर्सेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु दाजुले साहुको चाकरी गर्न थालेपछि दाजुले साहुको चाकरी गर्न थालेपछि भाइ बहिनी बोकेर घर छोडेर हिँडेको छु भाइ बहिनी बोकेर घर छोडेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु हजुरले नेपाललाई कति माया गर्नुहुन्छ हजुरले नेपाललाई कति माया गर्नुहुन्छ मैले मेरो देशलाई छातीमा राखेर हिँडेको छु मैले मेरो देशलाई छातीमा राखेर हिँडेको छु तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु हिँड्ने बेला यति कति चाहिँ भनेर हिँडेको छु कोही माया मारेको मात्र कारण खोज्छन् कोही माया मारेको मात्र कारण खोज्छन् म पुरै जिन्दगीको जवाफ बोकेर हिँडेको छु तिम्रो दुःख तिम्रो माया सम्झेर हिँडेको छु हिँड्ने बेला यति चाहिँ भनेर हिँडेको छु निकै नौलो ढङ्गले भाषण गर्नुहुन्छ नवीन नेपाल सर उहाँको जस्तो भाषण त मेरो हुन सकेन गर्न सक्दिनँ अवश्य पनि उहाँको यो प्रयोगवादी ढङ्गको गजललाई पेस गर्नुभएकोमा उहाँलाई फेरि पनि धन्यवाद दिँदै उहाँको सुस्वास्थ्यको पनि कामना गर्दछौँ अघिल्लो हप्ता मात्रै उहाँ आफ्नो पथरीको पत्थरीको चाहिँ उपचार गरेर बेडमा बसिराख्नु भएको थियो सायद हिजो आजैबाट एक दुई दिन अगाडिबाटै उहाँले स्वास्थ्य स्थितिमा सुध्रिँदै सुधार हुँदैछ आउँदैछु भन्दै हुनुहुन्थ्यो उहाँलाई पनि स्वास्थ्य लाभको धेरै धेरै कामना हामी एकै ठाउँमा छौँ तर पनि भेट्न सक्दैनौँ जोडिन सक्दैनौँ हाम्रो कार्य व्यस्तताले गर्दाखेरि मैले अघि पनि भनिसकेको छु अब एउटै कुरा फेरि फेरि दोहोऱ्याइरहँ उहाँलाई धेरै धेरै स्वास्थ्य लाभको कामना गर्दै म अबको पालोमा जोड्न चाहन्छु निकै नै राम्रो गजल सृजना गर्नुहुने र लयबद्ध ढङ्गमा गजलहरू पनि पेस गर्नुहुने र केही लय नै हाल्नुहुन्छ उहाँले राम्रा सर्जक हुनुहुन्छ देव सागरजी उहाँलाई अबको क्रममा जोड्दछु एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो भाँडा माझ्ने मान्छे छैन बुहारीले भन्छिन् आमा भाँडा माझ्ने मान्छे छैन बुहारीले भन्छिन् आमा घरमा चोखा थाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो धेरै हेरेँ बाटो हिँड्ने फिटिक्कै मन गएन यो धेरै हेरेँ बाटो हिँड्ने फिटिक्कै मन गएन यो मिल्दो जिउ डाल भएन तिमी मेरी हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो जीवन सँगै सङ्गीतमय बनाएर जिउने रहर जीवन सधैँ सङ्गीतमय बनाएर जिउने रहर एक्लै सुर ताल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो अन्तिम शेर तिम्री आमा सम्झाउ बरु तिम्री आमा सम्झाउ बरु आफै केटो खोज्छु भन तिम्री आमा सम्झाउ बरु आफै केटो खोज्छु भन ल्याउँछु यही साल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो हस्त धन्यवाद एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो अरू मलाई बाल भएन तिमी मेरै हुनु पर्यो भाँडा माझ्ने मान्छे छैन बुहारीले भन्छन् आमा घरमा चोको थाल भएन तिमी मेरै हुनु पर्यो एक्लै निको चाल भएन तिमी मेरै हुनु पर्यो यति बेला सुन्यौँ हामी यति बेला हामीले सुन्यौँ देव सागरलाई निकै राम्रो गजल सर्जक हुनुहुन्छ देवसागर सागर उहाँको यो मिठो गजल र ठट्टेल टाइपको गजलको लागि देव सागरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ उहाँ नियमित रूपले हाम्रो यो ग्रुपमा लागि पर्नुहुने एक सर्जक पनि हुनुहुन्छ मैले यहाँको निम्ति धेरै भनिराख्नु पर्दैन धेरै साथीहरूले जानि नै सक्नुभएको छ देवसागरको बारेमा उहाँलाई धेरै धेरै धन्यवाद भन्दै अबको क्रममा अबको क्रममा म केही जोड्न चाहन्छु हामी अब अन्तिममा अन्तिम अन्तिममा आइसक्दैछौँ करिब करिब दुई चार सर्जक मात्रै हुनुहुन्छ यहाँ र यसै सन्दर्भमा म अन्तिममा एउटा कविता वाचन गर्नेछु बाहिर सर्जकहरूको बाहिरीबाट सर्जकहरू ल्याएर निकै देशमा अहिलेको समकालीन साहित्यमा आफ्नो कविताहरू पेस गर्दै हुनुहुन्छ पूर्वी क्षेत्रहरूबाट उहाँको कविता म यहाँ अन्तिममा भाषण गर्नेछु एउटा कविता यहाँलाई सुनाउनेछु र त्योभन्दा अगाडि म अहिलेको क्रममा जोड्न चाहन्छु निकै राम्रा राम्रा कविता सिर्जना गर्दै आउनुभएका कवि सर्च मिडिया क्षेत्रमा आफूलाई धेरै पहिले नै चिनाइसक्नुभएका तथा मिडियामा काम गरिसक्नुभएका एक मिडिया प्रेमी पत्रकार गजलकार तथा कवि जीवन खत्रिरहे अबको क्रममा यहाँ जोड्न चाहन्छु नमस्कार म जीवन खत्री मैले वाचन गर्ने कविताको शीर्षक हो दसैँको नाममा जे नआउनु पर्ने थियो झुपडीमा दशाको मालश्री बजाउँदै दशा आयो जे नआउनु पर्ने थियो झुपडीमा दशाको मालश्री बजाउँदै दशा आयो लागे थियो एक मन च्यातिदिउँ तमसुक झै नौराथाका यी पत्रिका जहाँ छापिएका छन् दसैँका पहेँलपुर समाचार तस्बिर र विज्ञापन फुटालिदिउँ देवी मन्दिरको तरबार झैँ रेडियो जहाँबाट बजिरहेछ एकनास दसैँका धुन र राक्षसहरू हाँसिरहेका दसैँको नाटक हाम्रो दसैँमा कहिल्यै नदेखिएर बम्पर उपहार खोलिने प्रत्येक महलहरूमा पुग्ने यो टेलिभिजन हुत्याइदिउँ महँगीको तारे भिरबाट र कराउँ ठुल्ठुलो स्वरले आएकै छैन अह आएकै छैन हाम्रोमा दसैँ सत्य आएकै छैन तर ढाँट्न नसकिने रहेछ चङ्गाको पछि दौडी हिँड्ने केटाकेटी झैँ मनलाई सिकुवामा हलक्क परेको जमरा र नागीको लिङ्गे पिङलाई मखमले फुलेर हाँसिरहेको शरदलाई बजारको भिड र हतारोलाई लाहुरेको बोटले किचिएको गाउँको बाटोलाई स्कुले छुट्टीमा हाँसिरहेका नानी बाबुको उत्साहलाई झनै ढाँट्न नसकिने रहेछ घटस्थापनादेखि क्रोजागत पूर्णिमासम्मको आफ्नै हृदयमा अङ्कित पात्रोलाई आखिर कसै गरी नरोकिएर समय आखिर कसै गरी नरोकिएर समय छिरिसकेको छ ढोकाबाट दसैँ अब आँसुको सिक्काले किन्नु छ नानी बाबुको रहर आँसुको पानीले मुछेर रातो माटो कमेरो चोख्याउनु छ घर आँसुकै रङमा मोच्नु छ रातो टिका र लिनु छ दिनु छ उल्टो आशीर्वाद कहिल्यै झार्न नपरोस् आँखाको डेल हुँदै आँसुको भेल धन्यवाद यति बेला हामीमा दसैँ त गइसकेको छ दसैँको नाममा उहाँले निकै राम्रो कविता सुनाइसक्नु भएछ केही समय अगाडि लेख्नुभएको हुनसक्छ केही साल अगाडि नै यो कविता हामीले उहाँकै फेसबुकबाट नि पढ्न पाएका छौँ निकै राम्रा सर्जक हुनुहुन्छ जे नआउनु पर्ने थियो झुपडीमा जे नआउनु पर्ने थियो झुपडीमा दशाको मानश्री बजाउँदै दशाको मानश्री बजाउँदै दसैँ आयो दसैँका नाममा निकै राम्रो कविता हामीले सुन्यौँ एउटा गरिबको घरभित्र जसरी दशा बोकेर आउँछ दसैँ त्यसैलाई सर्लक्कै कविताका भावहरूमा बिम्बहरूमा उतारिदिनुभयो दसैँलाई टिपेर उहाँलाई धेरै धेरै धन्यवाद अब कार्यक्रमको अन्तिम अन्तिममा आइपुगे पछाडि केही सर्जक मात्रै मसँग बाँकी हुनुहुन्छ अबको क्रममा म लक्कुस माल्टालीलाई उहाँको सिर्जना पेस गर्नुहुन अनुरोध गर्दै उहाँकै आवाजमा उहाँको सिर्जना अब राख्छौँ हामी यहाँ लक्कुस माल्टाली नमानी शर्म गरे पो कर्म गल्दछ पत्थर मनमा शोक पेटमा भोक के गर्नु अत्तर नमानी शर्म गरे पो कर्म गल्दछ पत्थर मनमा शोक पेटमा भोक के गर्नु अत्तर अध्यारो जुनी दियोको मुनि प्रकाश प्रवासी पानी छ टम्म किनारासम्म प्यासी छ बगर मनमा शोक पेटमा भोक के गर्नु अत्तर आकाशको जुन सकिन्न छुन धरतीमै रम्नेछु आकाशको जुन सकिन्न छुन धरतीमै रम्नेछु गरेर काम कमाई नाम बन्नु छ अमर पानी छ टम्म किनारसम्म प्यासी छ बगर थपेर मुड्की बजायो चुड्की लडेको माथि नै थपेर मुड्की बजायो चुड्की लडेको माथि नै दैवले पनि निष्ठुरी बनी बिथुल्यो सफर गरेर काम कमाई नाम बन्नु छ अमर बुझेछन् कुरा बैरीले पुरा भातृत्व टुटेको बुझेछन् कुरा बैरीले पुरा भातृत्व टुटेको जुटेर फेरि अवस्था हेरी गर्नु छ टक्कर दैवले पनि निष्ठुरी बनी बिथोल्यो सफर शहीदको रगत हुनेछ फगत महत्त्व नबुझे शहीदको रगत हुनेछ फगत महत्त्व नबुझे लागेमा शनि अमृत पनि बन्द छ जहर जुटेर फेरि अवस्था हेरी गर्नु छ टक्कर हवस् त धन्यवाद नमानि शर्म गरिब कर्म गल्दछ पत्थर नमानिसोक पेटमा भोक के गर्छ अत्थर अँध्यारो जुन दियोको प्रकाश अँध्यारो जुन दियोको प्रकाश प्रकार प्रकाश प्रवासी पानी छ टन्न किनारसम्म प्यासी छ बगर आहा पानी छ किनारीसम्म किनारसम्म प्यासी छ बगर नमानी शर्मा गरे पो कर्म गल्दछ पत्थर असारे छन्दमा लेख्नुभएको असारे झ्याउरे पारामा लेख्नुभएको यो गजल साह्रै सुन्दर छ धेरै राम्रो राम्रो प्रयोग गर्नुहुन्छ छोटो समयमा धेरै उन्नति गर्नुभएको छ लक्कुस माल्टाली सरले पनि उहाँलाई धेरै धेरै धन्यवाद यसै क्रममा म अब कार्यक्रमको अन्तिम अन्तिम क्षेत्रमा आइपुगेको छु यहाँहरूलाई म अब यहाँ समक्ष पेस गर्छु छविसित कुलुङलाई उहाँकै आवाजमा उहाँकै सिर्जना लिएर छब्बिसित कुलुङ आउँदै हुनुहुन्छ केही केही बुझाइरहेछ केही पढाइरहेछ अरे केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ केही केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ मान्छेले मान्छेले सबै कुरा साँचो बताउँदैनन् अरे मान्छेले सबै कुरा साँचो बताउँदैनन् बरु ऐनाले साँचो बताइरहेछ बरु ऐनाले साँचो बताइरहेछ गल्तीले केही न केही केही न केही सिकाइरहेछ केही बुझाइरहेछ केही पढाइरहेछ मैले उसलाई मन पराइरहन्छु मन पराइरहन्छु मैले उसलाई मन पराइरहन्छु उसले अर्कैलाई मन पराइरहेछ उसले उसले अर्कैलाई मन पराइरहेछ केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ जसलाई मैले मुटु पठाएको थिएँ मुटु मुटु पठाएको थिएँ मुटु पठाएको थिएँ जसलाई मैले मुटु पठाएको थिएँ उसले जवाफमा रित्तो खाम पठाइरहेछ उसले उसले जवाफमा रित्तो खाम पठाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ अन्तिम शेर सुनाउँछु कतै पनि कतै पनि नअल्झेको मेरो मनलाई मेरो मनलाई अरे मेरो मनलाई कतै पनि नअल्झेको मेरो मनलाई कतै पनि नअल्झेको मेरो मनलाई केवल तिम्रो मनले अल्झाइरहेछ केवल केवल तिम्रो मनले अल्झाइरहेछ केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ धन्यवाद केही बुझाइरहेछ केही पढाइरहेछ केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ मान्छेले सबै कुरा साँचो बताउँदैन मान्छेले सबै कुरा साँचो बताउँदैन बरु ऐनाले साँचो बताइरहेछ केही बुझाइरहेछ केही पढाइरहेछ गल्तीले केही न केही सिकाइरहेछ निकै राम्रो गजल सुन्दर गजल अझ राम्रो अझ सुन्दर वाचन शैली छ साविसित कुलुङको धेरै धेरै धेरै राम्रो लेख्नुहुन्छ साविसित कुलुङ र अझ त्योभन्दा बढी राम्रो वाचन गर्नुहुन्छ उहाँका जति वाचन शैली जुन प्रकारको छ त्यो त्यो हिसाबले पनि उहाँका सिर्जनाहरूलाई अझ बढी ओजनदार बनाइरहेका छन् यस्तै लाग्छ मैले धेरै बोल्छु बोल्नुपर्ने भन्दा अलिक बढी नै बोल्छु हो धेरै बोल्ने समय पनि छैन मैले अघि सुरुमै पनि भनेको हुँ वसन्त कविता ग्रुपले एउटा कार्यक्रमको आयोजना गर्दैछ विन्टर पोएम फेस्टिभल भन्ने सायद यस्तै नाम हुँदैछ यही दुई हजार पन्ध्र डिसेम्बर सत्ताइसमा यो कार्यक्रम हुनेछ आज यस कार्यक्रमलाई सुनिरहनुहुने तपाईँ जोसुकै पनि यो कार्यक्रममा उपस्थित हुन्छ भन्ने आशा गरेका छौँ एउटा निकै नै रोचकपूर्णको कार्यक्रम रहनेछ भरिका सबै साहित्यिक मनहरूलाई उपस्थित गराउने एउटा जमर्को पनि हो वसन्त कविता ग्रुप निशास सहित धेरै सङ्घ संस्थाहरू यस कार्यक्रममा इन्भल्भ रहनुहुनेछ हामीले यही रहर हो एउटा राम्रो कार्यक्रम गरौँ भन्ने सबै समक्ष एउटा राम्रो सन्देश छरौँ भन्ने हिसाबले नै एउटा कार्यक्रमको डिजाइन चल्दैछ हुँदैछ यहाँलाई मैले आज यति जानकारी गराएँ बाँकी पछिल्ला दिनहरूमा आउने हप्ताहरूमा पनि यस कार्य यस कार्यक्रमका विषयमा अरू सञ्चालकहरूले बताउनु नै हुनेछ विस्तृत रूपमा अहिले अझै पनि छलफलमै रहेको हुनाले मैले आज सम्पूर्ण कुराहरू यहाँसम्म राख्न अलिक असमर्थ छु तर कार्यक्रमको मिति भने दुई हजार पन्ध्र डिसेम्बर सत्ताइसमै हुनेछ र कार्यक्रम हुनेछ यति कुरा बुझिदिनु हुन र त्यो समयसम्मको लागि यहाँहरूको उपस्थितिको हाम्रो उपस्थिति चाहन्छौँ हामी र उपस्थिति भइदिनु हुनको लागि अहिले नै समयको जोड घटाउ गर्दै गर्नुहुन अनुरोध पनि छ यति भन्दै अबको क्रममा म एकजना कवि हुनुहुन्छ एउटा बाटो गाउँसम्म कविता सङ्ग्रह निकालिसक्नु भएको छ कवि एकु घुमिरे उहाँको एउटा कविता आज म यहाँहरू समक्ष जोड्छु र अन्तिममा म आफ्नै एउटा सिर्जना राखेर यहाँबाट बिदा हुनेछु अबको क्रममा म एकु घुमिरेको एउटा कविता वाचन गर्दैछु कविताको शीर्षक हो नित्सेको विरुद्धमा कवि एक घुमिरे हामीहरू हैरान छौँ विसाईले बिर्सेर हामीहरू हैरान छौँ विसाईले बिर्साईले बिर्सेर तर बिर्सिँदैन वैशाख फुल सजाउन बिर्सिँदैन सुन्तला फुल्न र रस बटुल्न सधैँ फुल्छ सुनगाबा सुबास बोकेर एउटै गमलामा खोर्सानी पिरो फल्छ र स्ट्रबेरी गुलियो डिम्बभित्रको तरल बच्चा बन्छ सहजै नानीहरू बिना तालिम दुध चुस्छन् बाँदरको बच्चो जन्मनसा शत्रु चिन्छ कसले सम्झाउँछ यी सबलाई एउटै नियमितता हरेक पन्ध्र दिनमा जुन पक्रिन्छ नबिर्सी हर बिहान घाम उदाउँछ र अस्ताउँछ सदियौँदेखि पछि बसन्त आइरहन्छ निरन्तर म म मोबिल न स्क्रु न त कुनै इन्धन कसले घुमाउँछ यी सबलाई जतनका साथ कोष झिल्ली प्रोटिनले बनेको कोष झिल्ली प्रोटिनले बनेको जिब्रस अर्को खाली प्रोटिन र खनिज तत्त्वले बनेको माइटोक्रोनिटिया गोल्गी बडी न्युक्लियस फलानु अङ्ग फलानु तत्त्वले बनेको के ती सब तत्त्व मिलाएर जीवित कोष बनाउने कोही छ तापक्रम र पानी पाएपछि टुसाउने मकैको गेडो बना बनाउने कोही छ तापक्रम र पानी पाएपछि टुसाउने मकैको गेडो बनाउने कोही छ मृत शिशुमा प्राण भर्ने कोही छ छौ भने हात उठाऊ अब म आफै हात उठाएर भन्छु निश्चय तिमीले ढाँट्यौ पल पल नियन्त्रण गर्ने एउटा शक्ति पक्कै छ निश्चय तिमीले ढाँट्यौ पल पल नियन्त्रण गर्ने एउटा शक्ति पक्कै छ एको घुमिरेको यो निकै नै सुन्दर कविता हामीले मैले आएर सुनाइसकेको छु धेरै लामो बोले होला धेरै अनुभव नभएको मान्छेले आज कार्यक्रम चलाउँदाखेरि धेरै गल्ती कमी कमजोरी भयो होलान् अन्तिमसम्म सुनेर यहाँहरूले साथ दिइरहनु भएको छ र प्रवृत्तिका रूपमा मलाई धेरै नै सहयोग गर्नुहुने मित्र फणेन्द्र भण्डारी अर्पणलाई पनि धेरै धेरै धन्यवाद तपाईँले यहाँसम्म आएर सुनिदिनु भयो यतिसम्म सुनिदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा सबैले आफ्ना सिर्जनाहरू तोकिएकै समयभित्र पठाइदिनु हुन अनुरोध गर्दछु मैले अघि नै पनि भनिसकेको छु अब आउने कार्यक्रम दसैँ तिहार विशेष र लक्ष्मी जयन्ती विशेष कार्यक्रम हुनेछ हामी लक्ष्मी प्रसाद देवपुटालाई पनि सम्झनेछौँ र तिहारलाई पनि एकैपल्ट सम्झने सम्झनेछौँ अब कार्यक्रममा त्यसैलाई मध्यनजर गर्दै यही बुधबारभित्र कार्यक्रमहरू कार्यक्रमको लागि आफ्ना रचनाहरू पठाइदिनुको लागि सबैसँग अनुरोध गर्दछु यहाँलाई फणेन्द्र भण्डारी अर्पणको म नम्बर टिपाउन चाहन्छु कृपया नम्बर टिपिदिनुलाई नोट गर्नुहोला जिरो दस चौसठी एकसठी छयालिस एकानब्बे पुनः zero one zero six four six one four six nine one यो नम्बरमा यो नम्बर सेभ गरेर वाट्सएपमा आफ्ना सृजनाहरू रचनाहरू पठाइदिनु भयो भने कार्यक्रम रेकर्ड गर्नलाई पनि धेरै एडिट गर्नलाई पनि धेरै सजिलो हुनेछ र कार्यक्रम पनि छिट्टै बन्नेछ उहाँहरू पनि आफ्नो कार्य व्यस्तता छ विभिन्न भिडियोहरूमा म अहिले काम गर्दैछु भन्दै हुनुहुन्छ भिडियोहरू बनाउँदैछु भन्दै हुनुहुन्छ धेरै प्रतिभाशाली सा प्रतिभाशाली हुनुहुन्छ उहाँ र धेरै व्यस्तता पनि छ उहाँको उहाँको यो व्यस्ततालाई हामी सबैले मनन पनि गर्नुपर्छ म धेरै बोल्दिनँ धेरै त योभन्दा अगाडिकै श्रृङ्खलाहरूमा सबैले भनिसक्नु भएको छ यति भन्दै म आज आफ्नो यो गजल यहाँ समक्ष पेस गर्दै अन्त्यमा म आफ्नै गजल यहाँ समक्ष पेस गर्छु र यही गजलका साथमा म बिदा हुन चाहन्छु जतिले पठाउनुभयो फेरि पठाउनु भयो हामीले सुन्यौँ जतिले पठाउन छुट्नु भएको छ अर्को हप्ता हामी उहाँलाई पनि समेट्नेछौँ सबैले सिर्जनाहरू पठाइदिनु हुन अनुरोध गर्दै अबको अन्तिम क्रममा म आफ्नै गजल यहाँ समक्ष पेस गर्दै कार्यक्रमबाट बिदा हुन चाहन्छु कार्यक्रमको बिट मार्न चाहन्छु काम गर्दै हुनुहुन्छ होला कति काम गर्दै गर्नुहोस् राम्रोसँग सुत्ने बेला भयो होला कति साथीहरूको सबैलाई शुभ सपनी भन्दै शुभरात्रि भन्दै बिदा हुन चाहन्छु हवस् त यही गजल राख्दै बिदा हुन्छु फेरि भेटौँला हस् नमस्ते यहाँ जन्मेपछि न यहाँ जन्मेपछि न वर्ष हुने हो र हुने हो धेरै थोरै खर्च हुने हो यहाँ जन्मेपछि न वर्ष हुने हो केही छैन मसँग केही छैन तिमीसँग केही छैन मसँग केही छैन तिमीसँग भए पो एकापसमा दर्द हुने हो र हुने हो धेरै थोरै खर्च हुने हो भेटिँदैन कतै देखिँदैन कतै भेटिँदैन कतै देखिँदैन कतै देखिए पो देउताको नै अर्थ हुने हो यहाँ जन्मेपछि न वर्ष हुने हो र हुने हो धेरै थोरै खर्च हुने हो भए पो एक आपसमा दर्द हुने हो देखिए पो देउताको नि अर्थ हुने हो के साह्रो बेपत्ता हो ए बगरे ढुङ्गा के साह्रो बेपत्ता हो ए बगरे ढुङ्गा मन्दिरमा भए पो सम्पर्क हुने हो देखिए पो देउताको नि अर्थ हुने हो सिकेछन् हेर न मान्छेसँगै सिकेछन् सिकेछन् हेर न मान्छेसँगै सिकेछन् अब वर्षिन बादलको के के शर्त हुने हो मन्दिरमा भए पो सम्पर्क हुने हो देखिए पो देउताको नै अर्थ हुने हो यहाँ जन्मेपछि न वर्ष हुने हो र हुने हो धेरै थोरै खर्च हुने हो अब वर्षिन बादलको के के शर्त हुने हो हवस् धन्यवाद